नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकोट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षीबाट साथी शर्मिला रोका र विशाल विकको हार्दिक स्वागत छ गलगुट खबर एफएम ब्यान्डमा एक सय दुई थोप्लो चार मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू गलकुत नगरपालिका शिक्षा शाखाद्वारा कक्षा एघारको वार्षिक परीक्षाको समय तालिका प्रकाशित बाख्रा पालनमा व्यवसायमा रमाउँदै काँडेबासका खत्री गलकुटमा कोरोना परीक्षणको लागि एक सय तिस जनाको स्वाब सङ्कलन समुदायमा कोरोना फैलिएपछि सोमबारदेखि बागलुङ नगरपालिकाले दिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द र कोरोना जोखिममा पनि हिंसाका घटना बढ्दै बागलुङमा पहिलो पटक व्यावसायिक कालिज पालन सुरु ओ दाई दाई दुली त भागि नि हेर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 विदेशीका युवाहरू समेत गाउँघरमा फर्केर व्यवसायिक कृषि तथा पशुपालनतर्फ आकर्षित भइरहेका बेला गलकोट नगरपालिका वार्ड नम्बर आठ काँडेबास उचकाका दुर्गबहादुर खत्री पनि परम्परागत कृषिभन्दा व्यावसायिक कृषितर्फ आकर्षित भई व्यावसायिक रूपमा बाख्रा पालनमा लाग्नु भएको छ व्यावसायिक कृषिबाट मनज्ञ आम्दानी हुने सोचेर दुई हजार पचहत्तर भदौ एक गतिदेखि औपचारिक रूपमा बाख्रा पालन व्यवसाय सञ्चालन गर्नुभएका उहाँले वार्षिक रूपमा करिब तिन लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ बाख्रा पालनबाट राम्रो सम्भावना देखेपछि गुल्मीको दलका कृष्णबहादुर गोलामीबाट तीनवटा र अन्य ठाउँबाट सातवटा गरी दसवटा उन्नत जातको बाख्रा बाख्रा एक लाखमा खरिद गरी आफ्नै दुई रोपनी जग्गामा साढे दुई लाखको लागतमा फर्म निर्माण गरेर बाख्रा पालन व्यवसाय सञ्चालन गर्नुभएको थियो घरको आर्थिक स्रोत पनि बलियो हुने र स्वदेशमै बसेर बाख्रा पालन व्यवसायबाट राम्रो आमदानी गर्न सकिन्छ भन्ने उद्देश्यले दसवटा बाख्राबाट व्यवसाय सुरु गर्नु गर्नुभएका उहाँले तिनै बाख्राका सन्तानलाई बिक्री गरी त्यही आमदानीबाट खर्च जुटाएर करिब छ महिनापछि बाख्रा पालनमा लगानी बढाउँदै जानुभयो लगानी थप्दै जाँदा दुई वर्षमा बाख्रा पालन व्यवसायलाई बढाउँदै पाँच लाख लगानीमा उन्चालिसवटा बाख्रा खरिद गर्नुभयो पाँच रोपनी जग्गाको फर्ममा उन्चालिसवटा बाख्रा थिए एघारवटा बाख्रा बिक्री भए अहिले अठाइसवटा मात्रै छन् खत्रीले भन्नुभयो परम्परागत कृषिमा अल्झिनुभन्दा आधुनिक कृषितिर अग्रसर हुन सकेमा आम्दानीको स्रोत बढ्न सक्छ भनेर बाख्रा पालन व्यवसाय सुरु गरेको हो बाख्रा पालनको लागि भौगोलिक वातावरण राम्रो भएको र फर्मको राम्रो व्यवस्थापन भएकाले व्यवसाय फस्टाउँदै गएको उहाँको भनाइ छ उहाँले कडेल बाख्रा फर्ममा उत्पादन भएका उन्नत जातका बाख्रा छिमेकी गाउँ लगायत गलकुटका विभिन्न बजारमा बिक्री भइरहेका छन् बाख्रा पालनको सुरुवाती चरणमा फर्मको लागि आवश्यक पर्ने काठको लागि हप्तौँ दिन कामदार खटाएर घरदेखि धेरै टाढा रहेको खोजिङ वनमा पुगेर पुग्नै परेको र बाख्राले खाने घा घाँसमा विषादी मिसिएर बाख्रा बिरामी हुँदा जडीबुटी खोज्न वनमा जान परेको भए पनि बाख्रालाई निरन्तर रूपमा गरेको व्यवस्थापनले उहाँले आर्थिक स्रोत बढ्दै गएको हो व्यावसायिक रूपमा बाख्रा पालन सुरु गरेपछि पहिलोपटक गत असारमा गलको नगरपालिकाबाट पचास हजार अनुदान प्राप्त भएको खत्रीले बताउनुभयो नगरपालिकाबाट अनुदान प्राप्त गरेपछि व्यवसायलाई निरन्तरता दिँदै अझै बढाएर लैजानुपर्छ भन्ने हौसला मिलेकाले आगामी दिनमा व्यवसायलाई बढाउँदै आठ लाखको लगानीमा करिब पचासवटा बाख्रा पुर्याउने लक्ष्य खत्रीको रहेको छ बाख्रा फर्मलाई व्यवस्थापन गर्नको लागि खत्रीलाई दुई छोरा नारायण टिकाराम र श्रीमतीले समेत राम्रो साथ दिँदै भएको छ पहिले फर्मको व्यवस्थापनको लागि दुईजना कामदार राखेका थिए अहिले त घरका सबै सदस्य मिलेर बाख्रालाई व्यवस्थापन गर्छौँ बाख्रालाई बिहान बेलुका दाना पानी खुवाउनका साथै दिउँसो करिब चार घन्टा जङ्गलमा चलाउन लैजाने गरेका छौँ उहाँका छोरा नारायणले भन्नुभयो पहिले गाउँमा सवारी साधनको अभावले आवश्यक परेको खाद्यान्न ल्याउँदा घन्टौँ लगाएर गरौँ भारी बोकेर उकालो हिँड्नुपर्ने बाध्य बाध्यता थियो तर अहिले गाउँमै सवारी साधन पुगेकाले बाख्रा पालन व्यवसाय गर्न सहज भएको उहाँकी श्रीमती लालमती खत्रीले बताउनुभयो अहिले बाख्रालाई चाहिने गहुँ मकै लगायतका खाद्यान्न गाउँमै पाइने भएकाले टाढा जान जान नपरेको उहाँको भनाइ छ यसरी खत्रीले गरेको बाख्रा पालन व्यवसायबाट परम्परागत कृषिमा अल्झिनुभन्दा व्यवसाय कृषिमा अग्रसर हुन सकियो भने आमदानीको स्रोत जुटाउन सकिन्छ गलकुट नगरपालिकामा स्वाब सङ्कलन गरिएको छ आज गलकुटमा कोरोना परीक्षणको लागि चौतिसजना महिला र छ्यानब्बेजना पुरुष गरी एक सय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 सय बाइसजनाको कोरोना परीक्षण गर्दा पाँच सय पच्चिसजनालाई सङ्क्रमण भएको थियो तीमध्ये तिन सय सडसठीजना निको भएका छन् भने एकजनाको मृत्यु भएको थियो हाल पन्चासीजना क्वारेन्टाइनमा रहेका छन् कोरोना संक्रमणका कारण लकडाउन निषेधाज्ञा र संक्रमणको जोखिम बढ़िरहेका बेला महिला हिंसाका घटना भने रोकिएका छैनन् हिंसामा घटना मध्ये घरेलु प्रकृतिका र यौनजन्य हिंसा धेरै रहेका छन् गत चैत एघार गते लकडाउन भएपछिको तथ्याङ्कमा पनि हिंसाका घटना बढिरहेको देखिएको हो असोज पन्ध्र गतेसम्म नौ प्रहरीको महिला सेवा केन्द्रमा दर्ता भएका हिंसाका घटना धेरै छन् विभिन्न पालिकाले न्यायिक समिति र महिला सेवा केन्द्र समेतका समेतका घटना जोड्दा एक सय भन्दा धेरै घटना पुगेको हो जिल्ला प्रहरी कार्यालय स्थित महिला सेलमा मात्रै पचास बढी उजुरी दर्ता भएको प्रहरी सहायक निरीक्षक अनु राईले बताउनुभयो उहाँका अनुसार मानिसको आवजात रोकेको बेला पनि हिंसाको घटना भइरहेका छन् सोही प्रकृतिका अन्य घटनाहरू बागलुङ नगरीका सहित सबै पालिकाको न्यायिक समितिमा पनि दर्ता भएका छन् स्थानीय पालिकामा दर्ता भएका हिंसक घटना मेलमिलाप हुने प्रकृतिका छन् प्रहरी र सेवा केन्द्रमा आएकाहरूको भने आएकाहरू भने अदालतसम्म पुग्ने खालका हुन् लकडाउनको समयमा पच्चिस घरेलु हिंसाका मुद्दा प्रहरीको महिला सेलमा पुगेका छन् प्रहरीले चौबिस मुद्दा किनारा लगाइसकेको छ जबरजस्ती करणीका तेह्र र जबरजस्ती करणी उद्योगका चारवटा घटना पनि प्रहरीमा दर्ता भएका हुन् महिला सेवा केन्द्रमा पनि दसवटा महिला हिंसाका घटना दर्ता भएका छन् हिंसाकै कारण चारवटा मुद्दामा सम्बन्ध विच्छेद समेत भएको केन्द्र प्रमुख सरस्वती देवी रेग्मीले बताउनुभयो भयो बागुङ नगरपालिकाको नेक समितिमा पनि नौवटा मुद्दा रहेका छन् अधिकांश घरेलु हिंसाकै भएको कानून अधिकृत नरेन्द्र बहादुर केसीले बताउनुभयो अघिल्लो वर्षभरि भएका बलात्कारका घटना भन्दा यो वर्ष लकडाउनकै बेला बढी भएको उहाँले बताउनुभयो उहाँका अनुसार गत वर्ष एघारौँता मात्रै बलात्कारका घटना भएका थिए अनि ट्रकको तुलनामा थोरै भए पनि जिल्लाको घटनामा बढेको देखिन्छ राईले भन्नुभयो लकडाउन बजार क्षेत्रमा भए पनि ग्रामीण क्षेत्रमा घटना घटिरहेका छन् अधिकांश घटनामा दोषीलाई प्रहरीले पक्राउ गरेको छ बलात्कार र विभिन्न हिंसाका गरी चौबिसवटा मुद्दा जिल्ला अदालतमा पुगेका छन् लकडाउनको समयमा मुद्दाहरू थोरै परेका थिए आंशिक खुला भएपछि भने मुद्दाको दर बढेको हो गाउँपालिका तहका न्याय समितिमा भने लकडाउनको बेला खासै मुद्दा परेका छैनन् ताराखोला गाउँपालिकामा तीनवटा मात्र मुद्दा परेको ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले बताउनुभयो ढोरपाता नगरपालिकामा पनि मुद्दा छैनन् केही मुद्दा सोझै सोझै प्रहरीमा पुग्यो गएका छन् उपप्रमुख कर्मती पुनले भन्नुभयो सात किलो मिचिएका दुईवटा मुद्दा मात्रै हामीले हेरेका छौँ हिंसाका घटनामा भने छिटो न्याय पाउने आशले धेरैले प्रहरीमा ओजुरी गर्छन् फौजदारी प्रकृतिका मुद्दा प्रहरी र सरकारी वकिल मार्फत अदालत जान्छन् जिल्ला न्यायाधीश वक्ता सुरेन्द्र काफ्ले भन्नुभयो देवानी प्रकृतिका विवाद पालिकामा जाने हो देवानी प्रकृति प्रकृतिका मुद्दामा प्राय उजुरी कम हुने गरेको उहाँले बताउनु foi um. जिल्लामा पहिलोपटक कालिजको व्यावसायिक पालन सुरु भएको छ वन कुखुराको नाम वन कुखुराको नामले परिचित कालेज पालन म्याग्दीमा सफल भइसकेपछि बागलुङमा समेत यसको व्यावसायिक पालन सुरु गरिएको हो जिल्लाको ढोरपाटा नगरपालिका वार्ड नम्बर दुई सलामकोटमा परीक्षणका लागि पालिएको कालेज पालन व्यावसायिक सफल भएको छ सलाम सलामकोटका स्थानीय चुडामणी कडेलले दस महिना पहिला दुई सय कालेजका चल्ला पोखराबाट ल्याएर पाल्न थाल्नु भएको थियो परीक्षणका लागि दुई रोपणी जग्गा तारबार गरी कालेज पालन सुरु गर्नुभएको कडेलले पचास कालेज खानका लागि योग्य भइसके सकेको भयो अहिले उहाँको फर्ममा एक सय पचास कालिज छन् दुई सय चल्लामा पचास चल्ला मरेको उहाँको भनाइ छ यहाँको हावापानीमा कालिज पालन परीक्षणका लागि थोरै मात्रामा कालिज लिएर सुरु गरेको थिए कण्डेलले भन्नुभयो अहिले बिक्रीका लागि तयारी भाले कालिज दुई किलोसम्मको भएको छ आफ्नै फर्ममा अन्डा उत्पादन भइरहेका कारण कालिज बढाउन अब समस्या छैन कण्डेलले स्माल एभन चरा फार्म दर्ता गरी कालेज पालन सुरु गर्नुभएको छ अन्य जिल्लामा कालेज पालन व्यवसाय सुरु भए पनि बागलुङमा हालसम्म व्यावसायिक रूपमा कालेज पालन सुरु गरिएको थिएन बडीगार्ड गाउँपालिकामा स्वास्थ्य कर्मीको रूपमा समेत कार्यरत कणेलले अन्य जिल्लाको कालेज पालन हेरेपछि बागलुङमा समेत व्यावसायिक उत्पादनको सम्भावना देखेर कालेज पालन व्यवसाय सुरु गरिएको उहाँको भनाइ छ अहिले कणेलका बुबा तुलसीराम कणेलले कालेज पालन व्यवसायमा समय दिइराख्नु भएको छ कणेलले दुई रोपनी जग्गा मात्रै व्यवस्थापन गर्न हालसम्म रु दस लाख खर्च गरिसक्नु भएको र अबका दिनमा तिन हजार कालिज पालनका लागि फार्मको विस्तार गरी दस रोपणी क्षेत्रफलमा तारजाली गर्ने काम भइरहेको जानकारी दिनुभयो सुरुमा खासै ज्ञान भएन दुई सय नब्बे कालेजका अन्डा बन्दाबन्दीका कारण ह्याचिङ गर्न नपाउँदा कुहिएर गए उहाँले भन्नुभयो केही नयाँ चल्ला र केही घरमै ह्याचिङ गरेका चल्ला गरी आगामी वर्ष झन्डै दुई हजार पाँच सय कालेजका चल्ला पुर्याउनेछु सुरुमा फर्म व्यवस्थापन गर्न जटिल रहे पनि कालेज पालनलाई धेरै समय दिन नपर्ने भएको भएकाले फरक व्यवसाय सञ्चालन गरेको कण्डेलले बताउनुहुन्छ उहाँले थप पच्चिस लाख लगानीमा बाँझ रहेको आफ्नै आठ रोपमणी जग्गा व्यवस्थापन गर्न थाल्नु भएको छ कम मेहनतमा धेरै नाफा कमाउन सक्ने व्यवसाय भएका कारण कालिज पालनमा लगानी थप्दै जान थालेको कण्डेलको भनाइ छ अहिले प्रति गटा भाले कालिजलाई रु तिन हजार पाँच सयमा बिक्री गरिरहेको उहाँको भनाइ छ सरकारले पछिल्लो समय उत्पादित कालिजको चल्लालाई कानुनी मान्यता दिएपछि जिल्ला जिल्लामा कालिज पालन सुरु भएको